अब भन्दा जन एकदमै ह्यान्डसम ह्यान्डसम हुँदै गइरहेछ होइन आजभोलि अब राजले अब अलिक पहिला कालो कालो पनि थियो आजभोलि त्यो फेयर एन्ड लभली हो कि फेयर एन्ड ह्यान्डसम खानी लाउने दुइटै गर्नु कालो कालो हटेर ब्ल्याक ब्ल्याक मात्रै भइरहेछ राज होइन आमामामा मुस्कान छाडेको है र राजले पनि है जति बयान गरे नसकिने सकिँदैन ठिकै छ अब राजको बारेमा अब तपाईँहरू पनि बयान गर्न सक्नुहुन्छ शून्य छप्पन्न <laughs> पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस नम्बर डायल गरेर आउन सक्नुहुनेछ र हामी रमाइलो गर्ने प्रयास गर्नेछौँ यतिखेर के गर्छौँ यतिखेर शुभकामना व्यक्त गरौँ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहर्जको परिवारको तर्फबाट एसएलसीमा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ होइन र अब पछिका पढाइहरूलाई चाहिँ अब कसरी पढ्ने भन्ने र अब कुन सब्जेक्ट लिएर पढ्ने कुन विषयमा आधारित रहेर पढ्ने भन्ने कुराहरूको सोच पनि बनाइसक्नु भएको छ होला नितान्त आफूलाई जुन सब्जेक्ट मनपर्छ प्रेसरमा आएर पढ्नुभन्दा पनि आफूलाई कुन सब्जेक्ट मन परेको छ कुनमा तपाईँ सक्छु जस्तो लाग्छ कुनमा अगाडि बढ्न सक्छु जस्तो लाग्छ त्यही विषय लिएर पढ्नुहोला र अभिभावकहरूले पनि यही विषय पढ भनेर बाध्यता नगरिदिनु होला यो अनुरोध हाम्रो पनि रहेको छ र जति पनि विद्यार्थीहरूले परीक्षा दिनुभयो अनुतीर्ण हुनुभयो यसपालि अनुतीर्ण भएर निराश नहुनुहोला आगामी दिनमा प्रयास गर्दै गर्नुहोला पक्कै पनि घोडा चढ्ने मान्छे लड्छ होइन पक्का पनि त्यो कारणले गर्दाखेरि पनि निराश नहुनुहोला एसएलसी आगामी एसएलसीमा राम्रो गर्नुहोला र उत्तीर्ण हुने प्रयास गर्नुहोला कम्पार्टमा पढ्नुभएको तपाईँले पनि आजैबाट कम्मर कसेर त्यसलाई पुरा गर्ने चाहिँ प्रयास गर्नु होला होइन झन् सजिलो पनि हुन्छ दुईवटा सब्जेक्ट मात्रै बाँकी हुन्छ त्यसमा पनि कसैको त अझै एउटा मात्रै सब्जेक्ट बाँकी रहेको हुन्छ त्यसलाई अझ पहिलाको भन्दा पनि सुधारिएर चाहिँ आफूले चाहिँ त्यो अङ्कलाई चाहिँ अझ बढाउन सक्ने एउटा सब्जेक्टलाई राम्रोसँग अध्ययन गरेर त्यसलाई फुल टाइम दिनु होला किनकि यो समय जति पनि छ तपाईँ तपाईँसँग सेकेन्ड सेकेन्डको महत्त्व रहेको छ र राम्रोसँग पढ्नु होला र त्यो आफूले पढेको दिमागमा राम्रोसँग क्याप्चर गरेर परीक्षामा पेपरमा उतार्ने प्रयास गर्नुहोला पक्कै पनि तपाईँको परीक्षा सफल हुनेछ हाम्रो यो कामना रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा राज के गर्छौँ अब होइन के गर्छौँ भन्दा पनि लक्ष्मणसँग एउटा कुरा चाहिँ मलाई जिज्ञासा मात्र पुग्नु मन लाग्यो होइन यो अहिलेको एसएलसीमा अनुत्तीर्ण भएका विद्यार्थी भाइ बहिनीहरूमध्ये कतिपय भाइ बहिनीहरूलाई एउटा सब्जेक्ट लागेको छ त्यो पनि सोसल स्टडी के सामाजिक विषय लागेको छ कारण के होला निश्चय पनि अब सामाजिक विषय भनेको एउटा यो नेपालसँग सम्बन्धित क्वेसन्सहरू आउने गर्छ त्यो कारणले गर्दाखेरि पनि त्यो बाहिरी नलेज नभएको कारणले गर्दाखेरि पनि हुनसक्छ तथापि अब क्वेसन्स गाह्रो भएको कारणले पनि त्यो हुनसक्छ अब विशेष मलाई त्योभन्दा पनि यो इतिहासप्रति आफ्नो समाजप्रति चाहिँ रुचि नभएर पनि हो कि जस्तो पनि लाग्छ त्यो किताबमा मात्र नभइकन नेपालको परिप्रेक्ष्यमा बाहिरी नलेज पनि लिनुपर्ने आवश्यक देखिन्छ अब एसएलसी दिने भाइ बहिनीहरूले जस्तो अब नेपालको कतिपय कुराहरू जान्नुभएको हुँदैन होइन त्यो नलेजहरू पनि एचिभ गर्नुपर्छ त्यसको लागि चाहिँ अब बाहिरी नलेज पनि चाहियो न्युज पेपरहरू हेर्नु पऱ्यो त्यस्तै गरी समाचारहरू हेर्नु पऱ्यो त्यो भयो भने अझै सामाजिक विषयमा सफलता पाउनको लागि अझै सहज हुने थियो जस्तो मलाई लाग्छ है राज पढ्ने भन्ने कुरा त अब आफ्नो पाठ्य पुस्तक मात्रै पढ्ने होइन नि त होइन अन्य चिजहरूबाट पनि त ज्ञान आर्जन गर्न सकिन्छ नि त्यसले गर्दा चाहिँ तपाईँलाई चाहिँ सोसल स्टडीमा चाहिँ सजिलो हुन्छ कि जस्तो मलाई पनि लाग्छ निश्चय नै राजनले भनेको कुरामा दुई मत छैन र यति बेला भने कार्यक्रम एउटा सङ्ग प्ले आउट गर्छु भन्ने इसारा पाएका छौँ राजबाट तपाईँ आफ्नो सन्देश सम्झना अनि एसएलसीमा उत्तीर्ण भएका आफ्नो साथीहरू भाइ बहिनी छोराछोरीको लागि शुभकामना दिने इच्छा चाहना छ भने पनि शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गर्दै गर्नुहोला यति बेला पनि यो ब्युटिफुल नम्बर तपाईँको लागि माथि लाग्यो माथि लाग्यो माथि लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो बात लाग्यो बात लाग्यो बात लाग्यो बात बसाउँदैछु अब माता दुनिया नयाँ नयाँ नयाँ बसाउँदैछु अब माता दुनिया नयाँ नयाँ नयाँ नयाँ घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो मलमल पिरातीमा घाम लाग्यो चङ्गी फुलहरू फिका हुन थाले रङ्गी चङ्गी फुलहरू फिका हुन जुन छायो जुन छायो जुन छायो जुन छायो जुन छायो जुन छायो आँगनभरि सुन सरी जुन छायो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो ओके माथ लाग्यो भाइ रामचन्द्र काफ्ले एन्ड मान्डवी त्रिपाठी र किरण खरेलको लिरिक्समा रहेको यो सङ्ग पहिलोपटक radio Arpan one four point five mega हाउसमा प्लेआउट भएको छ र राजको कारणले नेपाली मुभी लज्जाबाट होइन निकै नै ब्युटिफुल नम्बर रहेको थियो मलाई निकै मन पऱ्यो पहिलोपटक सुन्दा यति आनन्द आएको छ अझै पनि बजाउँछौँ हामी यो सङ्ग अरू अरू समयमा पनि र लक्ष्मण आज सेन्टिमेन्टल देखिरहेको छ कि लक्ष्मणलाई ल एकचोटि खतरा दाल्ने हाँसौँ त होइन मेरो स्माइल खतरा छैन त्यही भएर म हाँस्दै हाँसिनँ होइन होइन योभन्दा अगाडि त हाँसिरहेको हो हाँस्दा आइरहेको हो अब खै अब के भयो थाहा नै भएन थाहा नै भएन वेल तपाईँसँग हामी कुराकानी गर्नको लागि अझ भन्ने हो भने रमाइलो कुराकानी गर्नको लागि जुटेका छौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ तपाईँ हामीलाई रेडियो अर्पण चौरानब्बे एक सय चार एक सय चार <laughs> एक सय एक सय चार थुप्रो पाँच मेगाहरूसँगै W W W dot radio Arpan dot com dot NP मार्फत पनि सुनिरहनु भएको छ तपाईँ आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरेर हामी कार्यक्रममा तपाईँसँग रमाइलो गर्ने प्रयास गरिराखेका छौँ र त्यसमाथि पनि एसएलसीको रिजल्ट आएको दुई तिन दिन भयो त्यस्तै गरी वर्ल्ड कप पनि चलिराखेको छ राजको एसएलसीको रिजल्ट पनि राम्रो भइरहेको छ राज राजन राजन <laughs> राजनको मलाई आज यस्तो लागिरहेको छ होइन लक्ष्मणलाई के भइरहेछ भन्ने कुरो चाहिँ एकदम निन् निन्द्रामै छ जस्तो लागिरहेछ र साथी तपाईँको लागि भनेर हामीले फेसबुक चलाउने साथीहरूको लागि पनि फेसबुक पेज पनि रेडी गरेका छौँ होइन त्यहाँ तपाईँले आफ्नो सन्देश सम्झना पनि राख्न सक्नुहुन्छ त्यसको लागि तपाईँले आफ्नो फेसबुक खोल्नुहोस् र त्यहाँ गएर जस्ट फर इन्जोय सर्च गर्नुहोला हामीले त्यहाँ जस्ट फर इन्जोय एउटा पेज बनाएका छौँ त्यसमा गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ त्यो कमेन्टलाई पनि हामी कार्यक्रममा प्रसारण गर्नेछौँ र हामी प्रसारण गर्ने क्रममै रहिरहेका छौँ हाम्रो यो फेसबुक पेज हालसालै बनेको हो केही समय मात्रै भएको छ त्यसैले धेरै लाइक आएको छैन तपाईँले पनि हामीलाई सुनिराख्नु भएको छ भने यो पेजलाई लाइक गर्नुहोस् तपाईँका कुराहरू तपाईँको आफन्तजन प्रियजनको माझमा हामी पुर्याउने जमर्को गर्दछौँ कार्यक्रम जस्ट फर इन्जोयमा होइन दुई यहाँ आएको छ केही कुरो आएको छ खै खोल्न मानिरहेको छैन किनभने राजन साइडमा भयो भाइरस भएर त्यही भएर हुनसक्छ है राजन <laughs> भाइरस म अघि लक्ष्मण हो भन्ने कुरो चाहिँ यहाँ आज आज थाहा भइरहेको छ भाइरसलाई फाल्ने एकदमै सफ्टवेयर हो कि सफ्टवेयर अभास्ट होइन लक्ष्मण भन्ने सफ्टवेयरै छ क्या छुट्टै लक्ष्मण भन्ने छुट्टै सफ्टवेयर छ होइन त्यो सफ्टवेयर भन्दा पनि हिट भएको सफ्टवेयर त सफ्टवेयरको कुरा गरौँ न Rajan date converter Rajan date converter हो कति हिट छ त्यो चाहिँ एकदमै अनि लक्ष्मण भन्ने सफ्टवेयर कहाँ पाउँछ ल लेख्नुहोस् तपाईँको सन्देश वा सम्झना हामी प्रसारण गर्नेछौँ आइतबार बिहान एघार बजीको अर्पण खबर पछि कार्यक्रम जस्ट फर इन्जोयमा र तपाईँ फोन पनि गर्न सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस भनेर हामीले वालमा लेखेका थियौँ भने दुईजना साथीको चाहिँ हामीले कमेन्ट पाएका छौँ सुदीप शर्माले लेख्नु भएको छ गीत पनि के लेख्नु भएको छ राजन यो लक्ष्मणले पढ्ने हो कि होइन होइन राजन गीत पनि बज्छ होला नि बज्छ भने अब बज्ने गीत म मेरो परिवार अनि साथीभाइलाई सम्झनासहित बजाइदिन आग्रह गर्छु भनेर सुदीप शर्मा परिवारलाई परिवारलाई कसरी बजाउने त नि परिवारलाई होइन गीतलाई बजाउने भनेर भन्नुभएको छ होइन बजाइदिन आग्रह गर्छु भनेर भन्नुभएको छ र पक्कै पनि हामी बजाउनेछौँ केही बेर पछि एउटा सङ्ग बजाउनेछौँ त्यो तपाईँको आफन्तजन प्रियजन परिवारको लागि हुनेछ त्यस्तै गरेर अर्को एउटा कमेन्ट पनि रहेको छ जम्मा दुईवटा आएको छ नडाटिकन भन्नुपर्दा होइन किनभने फेसबुक पेज हालसालै मात्रै खोलेका छौँ तपाईँले पनि लाइक गरेर यस्तै कमेन्टहरू लेख्न सक्नुहुन्छ तपाईँको आफ्नो गाउँ घरमा छरछिमेकमा के कार्यक्रम हुँदैछ सोको जानकारी पनि दिन सक्नुहुन्छ सम्झना राख्न सक्नुहुन्छ तिम्रै यादमा पल पल सानो नामबाट पोस्ट भएको हो मलाई सम्झनामा के लेखिन्छ त्यो त थाहा छैन सो मेरो यो मेरो सम्झनाको लागि एउटा गीत अन्जु पन्तको जाली माया लिएर जाली माया लाएर लाएर भन्ने मलाई धोका दिने ती व्यक्तिलाई एउटा सम्झनाको रूपमा सुनाउन चाहन्छु प्लिज नभुलिदिनु होला भनेर तिम्रै यादमा पल पल सानो भन्ने आइडीबाट पोस्ट भएको हो उहाँको नाम <laughs> सोयस महतो ठेगाना चितवन सोएस महतो उहाँको नाम होइन कि उनको नाम हो जस्तो लाग्यो भनेको मतलब सोएस महत्त्वको लागि चाहिँ उहाँले बजाउन चाहनु भएको छ छ चितवनको कुन ठाउँबाट त्यो चाहिँ पोस्ट गर्नु ठेगाना जस्ट चितवन लेख्नु भएको छ है केही बेरपछि सङ्ग त प्ले आउट गर्नेछौँ तर अन्जु पन्तको नहुनु पनि सक्छ आज राज प्रयास प्रयास गर्नेछौँ पक्कै पनि दुईवटा कमेन्ट आउँदा पनि खुसी लागिरहेको छ जस्ट फर इन्जोयको यो पेज तपाईँले पनि लाइक गरेर आफ्नो सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ सँगसँगै अर्को म्यासेज पनि आएर एउटा कुन चाहिँ हो अब बज्ने गीत चाहिँ मेरो लागि प्रसारण गरिदिनु होला भनेर राजन दिल गुरुङले पनि राजन राजनले पनि गएर पोस्ट गरेछ मलाई पनि मनपर्छ यसलाई फेस त्यही भएर मैले लेखेको चाहिँ छैन होइन लक्ष्मणले चाहिँ जोग गरेको पक्कै पनि हामी यहाँ औपचारिक कुराकानी गर्दैनौँ अनौपचारिक एकदम रमाइलो गर्ने जमरकुमार भन्ने छ यो पोस्टमा चाहिँ हामीले किबोर्डलाई चाहिँ चप्पल बनाएको पनि देख्छौँ होइन निकै नै आकर्षक ढङ्गमा बनेको छ यस्तो यस्तो काम चाहिँ सबै राजनले गरिरहेछ है अब यो के भन्ने अब राजन अलिकति त्यस्तै त्यस्तै छ कि अब बुझ्नु न होइन अलिकता रमाइलो पाराको छ भनेर अब एसएलसी तेस्रो डिभिजनमा पास गरेको मान्छेले अब खुसीको सिमै छैन है त्यही पनि अब के गर्ने अनि आफ्नै कुरो भन्नुपर्छ होइन होइन राजनकै अनि हिजो लड्डु के को खुला त हिजो लड्डु खुवाउनुको त अब राजन तेस्रो डिभिजनमा पास भएको बेला चाहिँ मैले खुवाइदिएको नि राजनले खुवाउँदैन वेल <laughs> फ्रेन्ड फेरि पनि तपाईँको लागि एउटा सङ्ग प्ले आउट गर्छौँ यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्नुपर्ने हुन्छ यति बेला भने तपाईँको लागि यो सङ्ग radio Arpan one four point five mega हर छोडी कहीँ नजानु होला तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखिरहने सिल्क टिका हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस expressing congratulations to SLC graduates with its slogan, a commitment to academic excellence and quality education. Quest Model College proudly announced admission open for grade 11. Major subjects Hotel Management, Travel and Tourism, Computer Science. Entrance exam 9th of Asar at 7 am. Class commences from 23rd of Asar. Contact coast model college Ratnagar at Chitwan telephone zero five six five six two zero four one and five six two seven three seven गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ प्लस टू पछि MBBS BSc AG BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेडसँगै सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर न्यु सेन्टरमा भर्ना खुल्यो हजुर हामी कहाँ एसएलसी दिन छुटेका फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेसल एसएलसी प्रिपरेसन क्लासमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने दुई हजार भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने हरेक महिनामा तिन पटकसम्म आन्तरिक परीक्षा लिइने तथा सिसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रनपा आठ बकुलर दूरसञ्चार रोड प्रबन्ध निर्देशक नवीन कुमार शर्मा फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रियासी तिन सय चौवालिस गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भर पर्दो साथी ग्रुप ए का लागि पहिलो प्रश्न चितवनको भरपर्दो विश्वासलो ट्राभल्स कुन हो new Mimosa tours and travels सही जवाफ अब दोस्रो प्रश्न हवाई टिकट रेल टिकट अन्तर्राष्ट्रिय कुरियर मनी चेन्ज सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ new Mimosa tours and travels सही जवाफ हो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ साथै रिकन्फर्म क्यान्सलिङको सुविधा सम्पर्क new Mimosa tours and travels Sauraha Chowk Himalayan ब्याङ्कको भवन फोन नम्बर शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट Thank you. Break after short commercial break ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ आज लक्ष्मणसँगै म छु तपाईँको दिलको साथी Rajan Dil Gurung program just for इन्जोयमा तपाईँ यति बेला रेडियो अर्पण एक सय सात पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com डट एनपीबाट सुनिराख्नु भएको छ Sunday episode program just for enjoy तपाईँ वेल हाम्रो आवाजलाई तपाईँ सँगसँगै पुर्याउन सपोर्ट गर्नुहुने टेन्सन पार्टनर हो ह्यान्डसम राज पौडेल तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि जुटिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ राज पौडेल आदरणीय सम्माननीय वरिष्ठ समाजसेवी लक्ष्मण भने खोइ त सही हो गुरु सही होइन भन्नु पऱ्यो नि त्यो त पोस्ट त भन्नु पऱ्यो नि अगाडिको पोस्ट अनि त्यो अस्ति न के उद्घाटन कार्यक्रममा गएर अस्ति न होइन त्यो त्यो त्यो साइडमा राखौँ तर त्यो भन्न त पऱ्यो नि त पऱ्यो पऱ्यो होइन होइन बिर्सेको आइएम सरी ल फेरि भनौँ त के अरे <laughs> भनौँ न के छ भनौँ भनौँ त ल भनौँ वेल फ्रेन्ड तपाईँलाई जानकारी रहेकै कुरा हो हामी भन्छौँ पनि फेरि पनि किनभने यो आफ्नो देशको गौरवको कुरो हो इज्जतको कुरो पनि हो यति बेला डिआइडी लिटिल मास्टरमा तेरिया मगरले एउटा तहलका पिटिरहेकी छिन् उहाँको नृत्य त यसै राम्रो छ तर पनि भोटिङ सिस्टम भएकोले भोटिङ गर्नको लागि आग्रह गर्छौँ हामी भोटिङ गर्नको लागि के के गर्नुपर्छ लक्ष्मण हामीले जस्ट फर इन्जोयको पेजमा लिङ्क सेयर गरेका छौँ त्यो लिङ्कमा गएर नाम ठेगाना र फोन नम्बर टाइप गर्नुभयो भने त्यहाँबाट तपाईँले सिधै भोट गर्न सक्नुहुनेछ just for enjoy page search गर्नुहोला त्यहाँ लिङ्क तपाईँले पाउनुहुनेछ र तेरिया मगरलाई तपाईँले भोट गर्न सक्नुहुनेछ र पक्कै पनि भोटको यति महत्त्व छ कि कुनै बेला हामीले भोटै गरेर प्रशान्त तामाङलाई जसको चाहिँ अब अलिकता खुलेर भन्नुपर्दा चाहिँ अन्य सिङ्गरहरूको अन्य कन्टेस्टेन्टहरूको भन्दा भोकल चाहिँ अलिक कमजोरै थियो त्यति बेला तर पनि नेपालीको भोटले गर्दा प्रशान्त तामाङ नम्बर वानमा परेको थियो राजले पनि यसमा थम्सअप गर्नुभएको छ होइन सबै कुरै छोडौँ राजले पनि भोट त यति गरिरहेको छ त्यो एरियाको लागि होइन एकदम के भन्ने अब राजलाई होइन राजलाई पनि अब धन्यवाद धन्यवाद धन्यवाद ठिक छ अरू त दिन सकिनँ धन्यवाद चाहिँ दिनुपर्छ है <laughs> धन्यवाद बिदा माग्ने भनेर भन्ने र म एउटा जानकारी पनि गराउँदछु केही बेर अगाडि हामीले एउटा गीत बजाएका थियौँ एकजना साथीको रिक्वेस्टमै नै हामीले बजायौँ त्यो गीत त्यो गीत चाहिँ उहाँले भन्नुभएको थियो यो गीत बजाइदिनु होला भनेर तर हामीले बजाउन प्रयास गर्नेछौँ भनेका थियौँ तर हामीले बजाएका छौँ बजाएका छौँ सबैलाई चाहिँ एउटा एउटा कुरो के लक्ष्मण आधुनिक गीत बज्ने बित्तिकै त्यसमा पनि सेन्टिमेन्टल हुने बित्तिकै यो चाहिँ अंशु पन्तले गाएको हो भन्ने भान चाहिँ किन पर्छ होला कि प्रायवाची शब्द जस्तै गराउन थालिसक्यो अंशु पन्तको धेरै गीतहरू भएकोले गर्दा थिए त्यही भएको त्यो भएको कारणले पनि हुनसक्छ तर यो अहिले यो यो विज्ञापनभन्दा अगाडि हामीले जुन गीत प्रसारण गऱ्यौँ अनुरोधमा त्यो गीत गाउने गायिका चाहिँ अन्जु पन्त नभएको राजले जानकारी गराएका छन् होइन त राजले भन्दा पनि दिपेन्द्र थिङले चाहिँ जानकारी गराउनु भएको हाम्रा सहकर्मी साथीले पवित्र गुरुङको आवाजमा रहेको सोसँग हामीले बजाइसकेका छौँ साथीको रिक्वेस्टमा र तपाईँ पनि आफ्नो सन्देश सम्झना जस्ट फर इन्जोयको पोस्टमा पोस्ट गर्न सक्नुहुन्छ अब अनुविधाम लिनै पर्ने हुन्छ राजले धेरै कर गरिसक्नु गरिसक्नुभयो यतिन्जेलसम्म रेडियो अर्पण एक सय सात ठुलो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद हाम्रो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि धन्यवाद एसएलसी उत्तीर्ण हुनुभएका तपाईँ सम्पूर्णमा शुभकामना तेरिया मगरलाई बेस्ट अफ एकदम धेरै धेरै शुभकामना छ होइन हाम्रो लक्ष्मणलाई लक्ष्मणको लड्डुको लागि पनि धेरै धेरै धन्यवाद थर्ड डिभिजन पनि एकदम राम्रो हो कि फेल हुनुभन्दा त थर्ड डिभिजन पनि एकदम राम्रो हो आतिनु हुँदैन राम्रो गर्नुपर्छ है लास्टमा कसरी हुन्छ तपाईँको कुरो मैले खोसेँ भने कसरी हामी त एसएलसी दिएकै छैन कि भन्नु पऱ्यो नि त मैले चाहिँ तेस्रो डिभिजनमा पास गरेको उपलक्ष्यमा मलाई बधाई छ त भन्नु पऱ्यो नि त ल ल ल बधाई छ मेरो तर्फबाट पनि बधाई छ <laughs> म राजन दिल गुरुङ अनि म लक्ष्मण सापकोटा एकैसाथ छुट्टिन्छौँ हवस् त नमस्कार जातिको के छरमोल हाम्रै बिर्खे नै अनमोल न त कालो न गोरो राइफल पाएको एक्लो छोरो बिर्खे बिर्खे गाउँमा गाह्रो साह्रो पर्दा ओइ सबैलाई चाहिने यही बिर्ले अरे वाह अरे वाह सबको प्यारो प्यारो बिर्खे ओइ ओइ ओइ చమ్మ చమ్మ పా పా పా చమ్మ చమ్మ చమ్ చమ్ పా పా చమ్మ చమ్మ పా పా పా వన్ మోర్ టైం చమ్మ చమ్మ చమ్ చమ్ పా పా చమ్మ చమ్మ పా పా పా చమ్మ చమ్మ చమ్ చమ్ పా పా एक दिन चप्पर लाका मोटर मा के सुई सुई साइकिल मा मोटर आयो पापा पापा फिर के टिंग टिंग साइकिल मा फिर खेले हानो ब्रेक चप्पा चप्पर भाग यू टर्न मा घुर घुर घुर कमिला को ताती अरू भन्दा हाम्रो बिर्खे जाति अरू केटी सबै पर पर सारेर अहिले बिजु मैले भन्यो छाती तानेर बम बम बम बम बम कुरा सबले खोले बढ्यो तरुनी चौबन्दीमा पटुकी